दुई सय भन्दा बढी सामुदायिक रेडियोहरूबाट हरेक साता यसै बेला सुन्न सकिन्छ Sajha Nepal W W W dot CIN dot O R G dot एनपीमा पनि चाहेको बेला विश्वभरि सुन्न सकिन्छ साझा नेपालको आजको एक सय छयानब्बे भागमा हामी एक सय उनानब्बे भागदेखि गत साता प्रसारण भएको एक सय पञ्चानब्बे भागसम्मका कार्यक्रमको विषयगत निचोड प्रस्तुत गर्छौ यी भागहरूमा भएका छलफलका केही मुख्य अंश सुन्दै त्यसको विश्लेषण गर्छौं सामाजिक रूपांतरण का लागी यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन साझा नेपालको भाग एक सय उनानब्बेमा हामीले संविधान सभा निर्वाचन सम्पन्न गर्नको लागि हुनुपर्ने सहमतिमा भइरहेको ढिलाइका बारेमा छलफल गरेका थियौं विगटी संविधान सभाको संवैधानिक समितिका पूर्व सभापति निलाम्बर आचार्य र एकीकृत माओवादीका तर्फबाट उच्च स्तरीय राजनीतिक समितिमा रहनुभएका खिमलाल देवकोटा छलफलमा सहभागी हुनुहुन्थ्यो दलहरूका बीचमा चाहिने आपसमा सहमति हुन नसकेको कारणले दलहरूबाट सरकार बन्न सकेन र त्यसै कसैले चाहिने एउटा दलभन्दा बाहिरको सहमति हुने प्रधान न्यायाधीश भन्ने आयो तर यहाँ भइदियो के भन्नुहुन्छ भनेपछि त्यो सहमति गरिसकेपछि त्यसलाई कार्यान्वयन गर्न जुन ढिलाइ भयो त्यसले चाहिने असजिलो उत्पन्न गर्यो अहिले मेरो आफ्नो दृष्टिकोणले दलहरूका बिच त सहमति हुँदैन भन्ने भएको हुनाले नै दलहरूले यो चुनावी सरकार प्रधान न्यायाधीशको अध्यक्षतामा गठन गर्न सहमति गरे तसर्थ चुनाव गराउने जिम्मा पाइसकेपछि दलहरूको राय बुझ्ने हो र निर्णय गर्ने त चाहिने चुनावी सरकारले हो खिमलाल देवकोटाजी अब कहिले गर्छन् अब दलहरूले सहमति मेरो विचारमा दलहरू अब सहमति नगरी हुँदैन भन्ने बिन्दुमा जति बेला पुग्छन् त्यति बेला उनीहरू सहमति गर्छन् अहिले दलहरूलाई केही दलहरूलाई कन्फ्युजन होला हिसाब किताब गरिरहेका होलान् अहिले चुनाव घोषणा गरियो भने भोलि मेरो दल र मेरो हैसियत कहाँनिर हुन्छ भन्ने गलत अनुमान गर्नका निम्ति दल दल र अरू र दलका नेताहरू लागेका कारणले होइन भने उहाँहरू वैद्यजी र उपेन्द्रजी नभइकन चुनाव हुँदैन भन्ने निष्कर्षमा उहाँहरू नपुगेको होइन भने अथवा चार दलले चार दलीय सहमति जे भयो त्यसको अगाडि बढ्न चाहेको हो भने हामी त जननेतृत्व गरेर अगाडि बढ्छौँ होइन उनीहरूलाई पनि ल्याउनु पर्छ भन्ने हो भने ल्याउनु पर्छ भन्ने हो भने वैद्य उपेन्द्र उपेन्द्रजीलाई तपाईँले भन्दा हामीले बढी राम्रो चिनेका छौँ उहाँहरूका एजेन्डा सम्बोधन नगरिकन उहाँहरू आउनुहुन्न त्यस कारण एजेन्डा सम्बोधन गर्ने भने यी दुईवटा विषय पनि उठाउनुहोस् भनेर भने हाम्रा कारणले यो विषयवस्तु अल्झिएको छैन निलम्बर आचार्यजी यो नेकपा माओवादी अनि मधेसी जनाधिकार फोरम उपेन्द्र यादव नेतृत्वको जुन दलहरू छन् उनीहरूलाई बाहिर राखेर अब संविधान सभाको निर्वाचन सम्भव हुन्छ कि हुँदैन होइन उनीहरूलाई भित्र ल्याउनु पर्छ तर म बाहिरै बस्छु भित्र आउँदै आउँदिन भनेपछि तपाईँले के गर्ने बाहिर त राखे होइन नि उहाँहरूलाई अनि भित्र ल्याउनको निम्ति चाहिने अथक प्रयास गर्नुपर्छ पछिसम्म प्रयास गर्नुपर्छ दलहरू बीचको असहमतिको राजनीतिका कारण चार वर्षमा पनि संविधान बनाउन नसकी संविधान सभाको अवसान भएको एक वर्ष पूरा हुँदा पनि अझै राष्ट्रले निकास पाउन सकेको छैन एक दलले अर्को दल गर्न नसकेपछि ठूला चार राजनैतिक शक्तिहरूले चुनाव नै गराउन भनेर खिलराज रेग्मीको नेतृत्वमा गैर राजनैतिक सरकार गठन भए पनि सबैको सहमति भने जुटिसकेको छैन साझा नेपालको भाग एक सय नब्बेमा भने हामीले सरकारले मङ्सिर चार गतेको लागि तोकेको नयाँ संविधान सभाको निर्वाचनको सफलताका लागि कुन कुन पक्षले के के गर्नु पर्दछ भन्ने बारेमा छलफल गरेका थियौँ छलफलमा मानव अधिकार आयोगका पूर्व सदस्य एवं नागरिक अगुवा सुशील प्याकुरेल र मानव अधिकार कर्मी विष्णु पुकार श्रेष्ठ सहभागी हुनुहुन्थ्यो त्यसले नागरिकहरूले दलहरू स्वयं नै जो लोकतन्त्रका प्रतिनिधि हुन् जसले लोकतन्त्रको लोकतन्त्रलाई संस्थागत गर्नको निमित्त त्यसले सहयोग पुर्याउने जाने अरे संयन्त्र हो त्यो नै अगाडि आइसकेको भइसकेको स्वाभाविक रूपमा नागरिकहरूको भूमिका अलिकति कम देखियो भनेपछि नागरिक समाज पनि राजनीतिक रूपमा विभाजित भएर नि समस्या आयो त्यस्तो त होइन राजनीतिक रूपबाट त अछुतो कुनै पनि विषयवस्तु बन्दैन किनकि प्रत्येक नागरिकहरू केही न केही आस्थाबाट सङ्गठित हुनुहुन्छ केही न केही आस्थाका नजिक हुनुहुन्छ केही न केही आस्थाबाट टाढा हुनुहुन्छ तर त्यसको मतलब नागरिकहरू दलकै एउटा चाहिँ नागरिक सङ्गठनहरू दलकै चाहिँ भातृ सङ्गठन होइन दलले जे निर्देशित गर्छ त्यस्तो निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त एवं राष्ट्रिय निर्वाचन अनुगमन समितिका अध्यक्ष सूर्य प्रसाद श्रेष्ठलाई सुनौ अब चुनाव अहिले नै नहोला भन्नु त अलि मिल्दैन किनभने निष्पक्षताको ग्यारेन्टी दिएर बनिएको सरकार छ त्यसैले चुनाव त गर्नै पर्छ हरेक नागरिक सचेत जागरुक र चिन्तनशील भएर देशको व्यवस्थालाई सोझ्याउनु पर्ने विभिन्न जिल्लाका नागरिकहरूको विचार पनि हामीले संकलन गरेका छौँ मेरो नाम सपसङ लामा मेरो घर हुम्ला अब त्यही जिल्लामा सबै अब नेताहरूले अब जनतालाई गुम्बा गरिरहेछ होइन अब संविधान नाम बन्छ यो हुन्छ त्यो हुन्छ भन्ने गाउँतिर जाने भाषण गर्ने काम चाहिँ केही नगर्ने तर आम जनता चाहिँ चाहन्छ चुनाव होस् एउटा राम्रो नेता चुनोस् होइन आफ्नो ठाउँको लागि आफ्नो देशको लागि केही गरोस् भन्ने नेता छान्न चाहन्छन् उहाँहरू चाहिँ त्यो नेताहरू चाहिँ अब भाषण गर्ने यहाँ गर्ने त्यहाँ गर्ने काम चाहिँ केही नगर्ने इन्द्र नेपाल हेटौँडा घर त्यसमा चाहिँ चुनाव भएर चाहिँ चुनावी चाहिँ नेतृत्वले सरकार चलाओस् भन्ने चाहन्छन् नागरिकहरूले म लालबहादुर दर्लामी पाल्पा घर पर्छ जसरी पनि चुनावको निम्ति राजनीतिक दलहरू तयारी रहनुपर्छ तयारी जुनसुकै मूल्य चुकाएर पनि जुनसुकै शर्तमा पनि चुनाव गराउनलाई लाग्छन् भन्ने कुरा नेताहरूले निकास निकाल्ने कुराहरूमा विश्वास छ सरकारले मंगिर चार गतेलाई घोषणा गरेको संविधान सभा निर्वाचनको कामलाई अघि बढ़ाए तापनि नागरिकलाई निर्वाचन होला भन्ने विश्वास लाग्न सकेको छैन नेकपा माओवादी मधेसी जन अधिकार फोरम संघीय समाजवादी पार्टी लगायतका दलहरूलाई सहमतिमा ल्याउन सरकार सफल हुन सकेको छैन भने ठूला दलहरूले पनि त्यस काममा राम्रो भूमिका खेल्न सकिरहेका छैनन् साना दलहरू मात्र होइन कतिपय नागरिक अगुवा कानुन व्यवसायी र मानवाधिकार कर्मीहरूले समेत यो सरकारले निर्वाचन गर्न नसक्ने भनिरहेका छन् निर्वाचन सम्पन्न गर्नु अपरिहार्य भएकाले सबै दलहरूबीच सहमति गराउनलाई नागरिक समाजले पनि दबाव सिर्जना गर्नुपर्ने एकाथरी नागरिक अगुवा र मानवाधिकार कर्मीहरूले भने बताइरहेका छन् साझा नेपालको भाग एक सय एकानब्बेमा हामीले लामो समयदेखि स्थानीय निकाय जनप्रतिनिधि विहीन हुँदा स्थानीय सुशासनमा परेको प्रभाव र दलित जनजाति महिलाका लागि छुट्याइएको बजेटमा हुने गरेको अनियमितताको बारेमा छलफल गरेका थियौं कार्यक्रममा जीविस महासंघका पूर्व अध्यक्ष एवं एमाले नेता माधव पौडेल र सुशासनको क्षेत्रमा काम गर्दै आउनुभएका साप इन्टरनेशनलका अध्यक्ष रोहित नेपाली सहभागी हुनुहुन्थ्यो भने हामीले नागरिकहरूको विचार पनि प्रस्तुत गरेका थियौं सम्पत्तिको अधिकार चाहिँ नि जिल्लामा स्थानीय विकास अधिकारी नगरपालिका कार्यकारी र गाविसमा सचिवलाई यो जिम्मेवारी छ र उसले नै अब परिषद भने पनि बजेटको बाँडफाँडमा पनि योजना तर्जा भने उसैले गर्ने खालको कुराहरू छ र विगत केही समय अगाडि राजनीतिक दललाई पनि समन्वय गर्ने काम भएको थियो तर राजनीतिक दललाई समन्वय गर्ने क्रममा पनि त्यसको पनि प्रभावकारिता भएन जो मान्छे निर्वाचित भएर आउँथ्यो त्यसले जनता पनि एउटा प्रत्यक्ष एउटा जिम्मेवारी पनि महसुस हुन्थ्यो त यो नभइकन राजनीतिक दलले आफ्नो बैठकबाट तोकेर मान्छे पठाएको आधारबाट गर्दाखेरि चाहिँ के भयो भने त्यहाँ ती बैठकहरूमा भागवण्डाको कुराहरू भागवण्डाको कुरा र यसले चाहिँ राजनीतिक पार्टीहरूलाई पनि कमजोर भइरहेछ लामो कालखण्डसम्म यो रहिरहने हो भनेदेखि यसले चाहिँ नि यो यो व्यवस्थाले राजनीति पार्टीलाई पनि कमजोर गराउँछ रोहितजी अब भनौँ न माधव पौडेलजीले भनेको जस्तै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 छ ती वर्ग र समुदायको क्षमता विकास र सशक्तिकरणका लागि छुट्याइएको रकम खर्च गर्ने ठाउँमा ती समुदायको प्रतिनिधित्व नहुँदा ती समुदायका लागि काम हुन सकिरहेको छैन त्यसैले स्थानीय सुशासनका लागि दलहरूले छिटो भन्दा छिटो राजनीतिक गतिरोधको अन्त्य गरी संविधान सभाको निर्वाचनपछि लगत्तै स्थानीय निकायको निर्वाचन गराउनुपर्छ स्थानीय निकाय विहीन हुँदा स्थानीय सुशासनमा परेको प्रभावपछि साझा नेपालको भाग एक सय बयानब्बेमा हामीले अधिकारको रक्षाका लागि दर्ता भएका गैर सरकारी संस्थाहरूले खेल्नुपर्ने भूमिकाका बारेमा छलफल गरेका थियौँ छलफलमा मानवाधिकार कर्मी सुबोध प्याकुरेल र गैर सरकारी संस्था महासङ्घका अध्यक्ष शर्मिला कार्की सहभागी हुनुहुन्थ्यो महिलाहरूमाथि अत्याचार पनि बढेको र यो वैदेशिक रोजगारीको कारणले घरेलु हिंसा बढेको पनि त्यो सब हिसाबले केही घटनाहरू बढेका छन् तर अब गम्भीर प्रकृतिका मानव अधिकारका उल्लङ्घनका घटना चाहिँ घटेका छन् तर यो घटना घट्नुको पछाडि राज्यको वा राष्ट्रको नाइकेहरूको कुनै भूमिका छैन शर्मिलाजी अहिले अब जिल्ला जिल्ला गाउँ गाउँमा गैर सरकारी संस्थाहरू छन् र दर्ता हुँदाखेरि विधान पहिलो दोस्रो नम्बरमा मानव अधिकारको रक्षा भनेर धेरै संस्थाले लेखेको हुन्छ यी गैर सरकारी संस्थाहरूले चाहिँ कतिको भूमिका खेल्न सकेका छन् अहिले सुबोधजीले भनेको जस्तो नेपालको मानव अधिकारको स्थितिमा सुधार गर्नको लागि त्यो विभेद लैङ्गिक विभेददेखि लिएर ती हिंसाहरू घटाउनको लागि गैर सरकारी संस्थाहरू यसो मानव अधिकारको संरक्षण र सम्वर्धनका लागि नै आबद्ध छन् तपाईँले भन्नुभयो जस्तो विधानमा लेखेर होस् या कामका लागि होस् बालबालिका अधिकारका लागि महिला अधिकारका लागि विकासका अधिकारका लागि शान्ति शान्तिका चाहिँ शान्तिसँग बस्न पाउने अधिकारका लागि आबद्ध भएको हुनाले पक्कै पनि यी विषयवस्तुहरूमा गैर सरकार संस्थाहरूले एउटा नागरिक समाजको एउटा पाटो भएर राज्यले गरेका प्रतिबद्धताहरू राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूलाई चाहिँ घरेलु कानुन बनाइकन उनलाई चाहिँ साँच्चीकै जनताको मान्छेको जो पीडितको जीवनमा नै उसले प्रत्याभूत गर्न पाउने गरिकन लागू गर्नुपर्छ भन्नका लागि चाहिँ नि एउटा आवाज सरकारलाई उठाउने र सरकारलाई चाहिँ नि त्यो देख्न हेर्न बाध्य बनाएर त्यो कामलाई चाहिँ लागू गर्न बाध्य बनाउनको लागि चाहिँ एउटा बराबर रूपमा चाहिँ हामी हामीले खबरदारी गर्ने काम बरोबर गरेको छ गैर सरकारी संघ संस्थाहरूले मानवाधिकार संस्थाको चाहिँ नाताले चाहिँ हामीले विशेष गरेर सरकारलाई साझेदारी पनि गर्ने सहयोग पनि गर्ने खबरदारी पनि गर्ने पहरेदारी पनि गर्ने र समाजमा चाहिँ रहेका विभिन्न विकृतिहरूलाई औल्याएर त्यो विकृतिलाई समाधान गर्ने पाटोमा पनि सहयोग गर्ने काम गरेको छ साझा नेपालको भाग एक सय तिरानब्बेमा हामीले मुलुकको वर्तमान अवस्था र राष्ट्रियताको सवालका बारेमा छलफल गरेका थियौं छलफलमा सीमाविद बुद्धिनारायण श्रेष्ठ राप्रपाका नेता राजेश्वर देवकोटा र संस्कृतिविद चेतेन्द्र जङ हिमाली सहभागी हुनुहुन्थ्यो संहिता विभिन्न राज्यहरूको विभाजन चाहिँ काँक्राको चिरो जस्तो गरेर हुनु हुँदैन कुनै पनि हातमा हुँदैन तर सुन्तलाको केस्रो जस्तो प्रकारकोबाट चाहिँ हाम्रो संहिताको सीमा विभाजन हुनुपर्छ त्यसको मतलब हाम्रो नेपाल पूर्व पश्चिम लाम्चो परेको छ पूर्व पश्चिम काँक्राको चिरो जस्तो गरेर फरलक फरलक पारेर संहिताको चाहिँ अब विभिन्न प्रदेशहरू विभाजन गर्ने होइन र हाम्रो नेपाल चाहिँ हिमाल पहाड र मैदानले बनेको छ त्यसकारणले हाम्रो सङ्घीयताको संरचना पनि हिमाल पहाड र मैदानमा बसेका हाम्रा नेपाली दाजुभाइ हातेमालो हुन सक्ने गरेर सङ्घीयता हुनुपर्छ राजेश्वर देवकोटा राष्ट्रियता भनेको के हो सबैले बुझ्ने गरे भन्दैन आत्मसम्मान आत्मशक्ति जगाउनु राष्ट्रियता यो राष्ट्रियताको अवस्था चाहिँ अहिले कस्तो छ तपाईँको विश्लेषणमा नेपालको राष्ट्रियताको सुत्या अवस्था छ राष्ट्रियता सुत्या छ त्यसको अर्थ के भन्ने कुरा चाहिँ भाँडिया के के कुराले गर्दा चाहिँ अहिले अब सबै साधारण नागरिक नागरिकले बुझ्दाखेरि के के भएन अहिले अब राष्ट्रियता तपाईँले भनेको जस्तो राष्ट्रियता बिग्रियो राष्ट्रियता सुत्यो एकदम सङ्कटको अवस्थामा पर्यो भने के के कारणले गर्दाखेरि त्यो सङ्कटमा पर्यो मूलभूत रूपमा हामीले आफ्नो गर्व आफ्नो सम्मान बिर्स्यौँ अरू कुरा त आक्रमण भइरहेकै छ हामीले आफ्नै कुरा बिर्स्यौँ अनि चाहिँ आक्रमण हुँदैन आफ्नो इतिहासप्रति गर्व गर्नुमा आफ्नो धर्म संस्कृतिको रक्षा गर्नुमा नेपालको स्वास्थ्य छ त्यो स्वास्थ्य बिर्सिएपछि रोग लाग्छ आक्रमण हुन्छ चेतेन्द्रजी अब यो राष्ट्रियता भनेको चाहिँ खास के हो तपाईँ अब संस्कृतिविद हुनुहुन्छ होइन हामीले राष्ट्रियतामा के के कुराहरू आउँछन् होइन सबैभन्दा ठुलो कुरो चाहिँ पौराणिक कालमा सप्त दिपा वसुन्धरा भन्थे यो पृथ्वी सात महादेशमा बाँडिएको छ भन्थे राज्यको विभाजन थिएन तर त्यो सबै मिलिजुली खाइरहेको थिए पछि गएर जब राज्य स्थापना राज्य पद्धति स्थापना भयो अब अहिले राष्ट्रियता भनेको के भने पहिलो कुरा त भौगोलिक सीमा हो दोस्रो कुरा माटो त आफै बोल्दैन नागरिकहरूको समान अधिकार स्थापना गरेर माटोको प्रतिनिधित्व जनताले गर्ने हो नि त नागरिकहरूले गर्ने हो नि त त्यसकारण चाहिँ माटो र मुटुको सम्बन्ध स्थापित गरेर समान अधिकार जनतालाई दिएर मात्रै यो राष्ट्र सुरक्षित रहन सक्छ यो माटो र मुटुको सम्बन्ध स्थापना गरेर सबैलाई समान अधिकार दिनको लागि चाहिँ अब नयाँ संविधान कसरी बनाउनु पर्छ प्राकृतिक स्रोतहरूलाई वर्गीकरण गर्नुहोस् अनि भू स्वामित्व जति छ देशभित्र भूमि त तन्काएर तन्किँदैन अनि त्यसलाई चाहिँ समान रूपले वितरण गर्नु बुद्धिनारायणजी अब राजेश्वर देवकोटा जस्तो पुरानो नेताहरूको राष्ट्रियताको व्याख्या एक किसिमको छ अहिले अब ठुला शक्ति भएर उदयमान भएका एकीकृत नेकपा माओवादी लगायतका नेताहरूको राष्ट्रियताको परिभाषा अलिक फरक छ त्यही कारणले हो अहिले यो राष्ट्रियताको विवाद आएको हाम्रो अहिलेको शीर्ष नेताहरू जुन जहिले पनि चारजना शीर्ष नेता चार शीर्ष नेताहरू भनेर भने भन्छन् उहाँहरूको बिचमा राष्ट्रपतिको प्रतिको प्रेम हेर्नुहोस् अब हाम्रो राष्ट्रको माया र अब यो सार्वभौमताको जगेर्ना र अनि अब देशको अखण्डतालाई चाहिँ बचाएर राख्न सक्ने इत्यादि कुराहरूमा चाहिँ उहाँहरूले ध्यान नपुर्याउनु भएको हुनाले गर्दाखेरि हाम्रो राष्ट्रियता चाहिँ बिस्तार बिस्तार खिएर गइराखेको छ हेर्नुहोस् अब शीर्ष नेताहरूले चाहिँ छिमेकी देशको विदेशीको मुख ताक्न लागे हेर्नुहोस् अब सांस्कृतिक भौगोलिक र राजनीतिक रूपमा विभाजित नागरिकलाई भावनात्मक र वस्तुगत रूपमा हामी नेपाली एक हौ भनेर एकताबद्ध गर्ने माध्यम र प्रक्रिया नै राष्ट्रियता हो हाम्रो देशमा रहेको सम्पूर्ण जाति भाषा धर्म वर्ग समुदाय र विभिन्न भूभागका जनताको बीचको अक्षुण एकता र भौगोलिक अखण्डता नै राष्ट्रियता हो पहिले पहिले राष्ट्रियता र राष्ट्रिय एकताको विषय पञ्चहरू र राजावादीहरूको प्यारो शब्द जस्तो थियो राष्ट्रियता र राष्ट्रिय एकता त राज संस्थाको नारा नै थियो पूर्व राज संस्थाले राष्ट्रिय अखण्डता स्वतन्त्रता र सार्वभौमिकता जस्ता अवधारणामा आधारित भएर राष्ट्रियताको परिभाषा गर्दैमा त्यो सबैलाई त्याग्नु पर्दछ भन्ने छैन त्यसैमा नागरिकको स्वायत्तता स्वाधीनता र सम्प्रभुता जस्ता नागरिकले चाहेको विषय राखेर राष्ट्रियताको परिभाषा गर्न सकिन्छ राष्ट्रियता भनेको निकै गम्भीर विषय हो राष्ट्रियता विरोधी अभिव्यक्तिले कोसिने डगमगाउने गरेको घटना पनि हामीसँग ताजै छ साझा नेपालको भाग एक सय चौरानब्बेमा हामीले भ्रष्टाचार निवारण र सुशासनको बारेमा छलफल गरेका थियौ छलफलमा ट्रान्सपरेन्सी इन्टरनेसनलका अध्यक्ष विष्णु बहादुर केसी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व सचिव भरत बहादुर थापा र विश्लेषक एवं पूर्व गृह सचिव खेमराज रेग्मी सहभागी हुनुहुन्थ्यो राजनीतिक नेताहरूका भातृ सङ्गठनदेखि लिएर जिल्ला स्तरका अथवा चाहिँ स्थानीय स्तरका कार्यकर्ताहरूले व्यापक रूपमा भ्रष्टाचार गरेका कारणले गर्दाखेरि पनि र उनीहरूलाई स्थानीय तहका कर्मचारीहरूले सघाउ पुगाउ पुर्याए बापत यो दुईवटा क्षेत्र बढी भ्रष्टाचारयुक्त छ भनेर सायद यो किसिमको चाहिँ तथ्याङ्क देखिएको हुनसक्छ भरतबहादुर थापाजी यहाँ अब अख्तियारको पूर्व सचिव पनि हुनुहुन्छ धेरै नियम कानुनहरू भ्रष्टाचार नियन्त्रणको लागि बनेका छन् निकायहरू पनि छन् तर पनि यो दिन प्रतिदिन घट्नुको साटो बढ्दै जानुको कारण के हो किन चाहिँ यो नियन्त्रणको काम प्रभावकारी हुन सकेन भ्रष्टाचार रोक्नका लागि जिम्मेवार चाहिँ एउटा जनप्रतिनिधिमूलक संस्थै भएनन् स्थानीय स्तरमा त्यो कुरा हुन्थ्यो जिम्मेवार हुँदै भएनन् यो चाहिँ एउटा अनएकाउन्टेबल मान्छेहरूको माध्यमबाट चलाउनु पर्ने अवस्था आयो एक दुईजना सरकारी कर्मचारी गयो भने पनि वास्तवमा तिनलाई सञ्चालन गर्ने माध्यम चाहिँ जो जिम्मेवार छैनन् सोझै जनताप्रति जिम्मेवार नभएका दलका मान्छेहरूको माध्यमबाट चलाउनु पर्यो त्यो कारण भयो दोस्रो चाहिँ नियन्त्रण गर्ने सन्दर्भमा अख्तियार जस्तो आयोग चाहिँ झन्नै प्रमुख सात वर्षदेखि प्रमुख विहीन थियो त्यो बिचमा नियुक्तिसम्म पनि हुन सकेन र पदाधिकारी विहीन भएको पनि झन्नै पाँच वर्ष हुन लागिसके अवस्था छ र त्यसरी यता सुरुमै हुन नदिने ठाउँहरू पनि रिक्त रहे यतातिर नियन्त्रण गर्ने कारवाही गर्ने संस्थाहरू पनि रिक्त भयो त्यसैले त्यो अवस्थाले गर्दा भ्रष्टाचारप्रति चाहिँ चाहना राख्नेलाई भ्रष्टाचार गर्नेलाई गराउनेलाई सहभागी हुनेलाई चाहिँ मौका मिल्यो विष्णुबहादुरजी अब राज्यको सबैभन्दा बढी जिम्मेवार राजनीतिक दल कर्मचारी प्रहरी प्रशासन त्यसरी माथि माथि नै सबैभन्दा बढी भ्रष्टाचार हुँदा अब हाम्रो मुलुकको बाटो कता हुन्छ के हुन्छ यसले के असर पार्छ भ्रष्टाचार चाहिँ यस्तो विषय हो जो चाहिँ रोकथाम नियन्त्रण गर्नै सकिँदैन भन्ने विषय चाहिँ हुँदै होइन होइन अब मुलुकमा राजनीतिक अस्तित्व भयो राजनीतिक दलहरू चाहिँ जिम्मेवार भएनन् राजनीतिक नेतृत्व चाहिँ सही भएन मुलुकमा विधिको शासन स्थापना गर्ने चाहिँ प्रयासहरू भएन सुशासन स्थापना गर्ने प्रयासहरू भएन भ्रष्टाचार रोकथाम नियन्त्रण गर्ने प्रयासहरू नभएको कारणले यो यो भएको होइन तर यसमा चाहिँ अब जतिसुकै हामीले चिच्याए पनि वास्तवमा चाहिँ राजनीतिक दलहरूले भ्रष्टाचार विरुद्धको अभियानलाई राष्ट्रिय एजेन्डा बनाएर आफू पनि भ्रष्टाचारमा लिप्त नहुने भ्रष्टाचारीहरूलाई चाहिँ संरक्षण नगर्ने भ्रष्टाचारीहरूलाई चाहिँ कडाभन्दा कडा कारवाही गर्ने त्यो विधि अवलम्बन गर्नै पर्ने हुन्छ होइन विधि त छ नि त्यो कार्यान्वयन गर्दैनन् यो सङ्क्रमणकालीन अवस्थाले गर्दाखेरि त्यो स्थिति भएको हो र भोलि यही अवस्था रहिदियो रहिरह्यो भन्दाखेरि भोलि चाहिँ आम जनसमुदायलाई प्रत्यक्ष असर परिरहेको कुरा त छँदैछ होइन भोलि चाहिँ राजनीतिक दलहरू स्वयं सखाप हुने स्थिति पनि आउन सक्छ यो कसैको लागि खुसीको विषय होइन त्यसो हुनाले एक न एक दिन हामीले प्रयास गर्नै पर्ने हुन्छ तर अहिलेको सङ्क्रमणकालीन अवस्थामा के गर्ने त होइन मूलभूत प्रश्न यो हो सङ्क्रमणकालीन अवस्थामा गर्ने भनेको भन्दाखेरि अब भ्रष्टाचार भएपछि सबभन्दा प्रभाव पर्ने भनेको आम जनसमुदाय हो आम जनसमुदायमध्ये पनि जुन सबैभन्दा गरिब छ सबैभन्दा चाहिँ निम्न स्तरको छ उनीहरूलाई प्रभाव पर्छ भन्दाखेरि अब चाहिँ हामीले चाहिँ राजनीतिकहरूलाई सजग गराउने सचेत गराउने उनीहरूलाई चाहिँ बाटोमा ल्याउने त आखिर आमजन समुदाय हो नि आमजन समुदायमा लाग्नै पर्यो राजनीतिलाई चाहिँ तहमा हामीले लाग्न चाहिँ प्रयास गर्नै पर्यो अब चाहिँ आम जनसमुदाय यसरी कुनै दिन चाहिँ एउटा सडकमा आउन बेर छैन होइन सडकमा भ्रष्टाचार विरुद्ध चाहिँ आम जनसमुदाय सडकमा आयो भने कसो के अवस्था हुने त्यो चाहिँ सोचनीय कुरा हुनसक्छ होइन त्यसमाले यो रोकथाम नियन्त्रण गर्नै नसक्ने भन्ने कुरा होइन गर्न सकिन्छ त्यसको लागि के के गर्नु पर्यो त अब अब राजनीतिक सङ्क्रमणकालीन अवस्था विद्यमान रहेसम्म होइन तपाईँहरू विभिन्न विषयमा आफ्ना एजेन्डाका विषयमा विवाद गर्नु छलफल गर्नु जनतामा पुग्नु त्यो छँदैछ तर मुलुकको लागि चाहिँ दुई तिनवटा कुरा चाहिँ गरिदिनु पऱ्यो है राजनीतिक दलहरूले भने नम्बर वान सबै राजनीतिक दलहरू एकै थलोमा चाहिँ भेला भएर जम्मा भएर जनताका समक्ष उहाँहरूले बाचा के गर्नु पऱ्यो भने हामी सुशासन दिन्छौँ भ्रष्टाचार रोकथाम नियन्त्रण गर्छौँ नम्बर वान नम्बर टू विकास निर्माणलाई कुनै किसिमले पनि हामी अवरुद्ध हुन दिँदैनौँ त्यसमा बाधा व्यवधान हामी खडा गर्दैनौँ त्यो भन्नु पऱ्यो र जुन चाहिँ यो मुलुक चाहिँ अहिले चाहिँ विदेशीहरूको चलखेल गर्ने स्थल भइरहेको छ विदेशीहरूले चलखेल गर्ने मौका पाइरहेका छन् भन्दाखेरि त्यो हाम्रो चाहिँ वैदेशिक नीतिमा हाम्रा राजनैतिक दलहरू चाहिँ एकमत हुन नसकेका हुनाले त्यो भएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले यो वर्ष सार्वजनिक गरेको भ्रष्टाचारको अवस्था सम्बन्धी सर्वेक्षणमा भ्रष्टाचार हुने क्षेत्रमा राजनीतिक दल निजामती कर्मचारी र प्रहरी अग्रपंक्तिमा रहेका छन् त्यस्तै मालपोत कार्यालयमा चालिस प्रतिशत भन्दा बढ़ी घुस दिएर मात्रै काम हुने गरेको र अदालतमा सैतिस प्रतिशत काम घुस दिएर मात्रै हुने गरेको पनि सर्वेक्षणले देखाएको छ यसलाई हेर्दा नेपालमा भ्रष्टाचार निकै मौलाउँदै गएको देख्न सकिन्छ यसभन्दा अघिको डाक्टर बाबुराम भट्टराई नेतृत्वको सरकारले शून्य भ्रष्टाचार बनाउने नीति नै अप्नाएको थियो नागरिकको तहबाट पनि भ्रष्टाचारको विरुद्धमा बेला बेलामा अनसन धरना रहेका छन् साझा नेपालको भाग एक सय पञ्चानब्बेमा हामीले नागरिकमा न्यायको पहुँचका बारेमा छलफल गरेका थियौं छलफलमा मानव अधिकार कर्मी कृष्ण कडेल र नेपाल बार एसोसिएसनका महासचिव सुनिल पोखरेल सहभागी हुनुहुन्थ्यो भने हामीले राजनीतिक दलका नेताहरूको विचार पनि समावेश गरेका थियौं न्यायमा जनताको पहुँच एकदमै अप्ठ्यारो छ दुईटा कारणले एउटा भनेको नेपालको न्याय प्रणाली महँगो पनि छ र अलिकति लेन्दी खालको लामो खालको छ त्यसले गर्दा पहिलो कुरा त न्याय पाउँछु भन्ने कुराको अनुभूति जनतामा छैन जो न्यायका लागि अदालत प्रवेश गर्छन् अथवा न्यायिक प्रक्रियामा प्रवेश गर्छन् तिनीहरूले पनि न्याय पाउनको लागि ठुलो कष्ट बेहोर्नु पर्नेको अवस्था छ एकातर्फ मानव अधिकार उल्लङ्घनका घटनाहरू दिनानुदिन बढ्दै गएका छन् त्यस्ता दोषीहरू उप राज्यले कारवाही गर्न सकेको अवस्था छैन भने अर्कोतर्फ भनेको अदालतले दिएका फैसलाहरू पनि जो मानव अधिकार उल्लङ्घनका घटनामा दोषी भएका व्यक्ति हत्या बलात्कार लगायतका केसहरूमा दोषी भएका व्यक्तिहरूलाई पनि सरकारले फैसला कार्यान्वयनको क्रममा कानुनको दायरामा ल्याउन सकेको अवस्था छैन त्यसले गर्दाखेरि दुइटै अवस्थामा एउटा कानुन कार्यान्वयन र न्यायमा पहुँच दुइटै अवस्था अहिले डरलाग्दो अवस्थामा छ यो अहिले भनौँ न यहाँले भनेको जस्तै न्यायालयमा चाहिँ सर्वसाधारणले भनेको जस्तो न्याय नपाउने अनि अलिकति बढी भ्रष्टाचार हुने भनेर ट्रान्सपरेन्सी इन्टरनेसनलको अहिलेको प्रतिवेदनमा पनि न्यायालयमा नि भ्रष्टाचारको मात्रा चाहिँ बढेको देखियो होइन अब यो किन यस्तो भइरहेछ यसको सिधा सम्बन्ध भनेको भ्रष्टाचार गर्दाखेरि अथवा कानुन उल्लङ्घन गर्दाखेरि मलाई सजाय हुन्छ कि हुँदैन अथवा म सजायबाट उन्मुक्ति पाउनको लागि विभिन्न उपाय अपनाउन सक्छु कि सक्दिनँ भन्ने कुराको एउटा खालको विश्वास म सक्छु मलाई कानुन कार्यान्वयन निकायले मलाई कार्यान्वयन गर्न सक्दैन खास गरिकन अदालतको कुरा गर्दाखेरि न्याय परिषदले मलाई कारवाही गर्न सक्दैन अथवा गर्दैन भन्ने मानसिकताबाट ग्रसित भएका कारणले गर्दा यो प्रक्रिया अगाडि बढेको हो एउटा कारण त्यो हुनसक्छ दोस्रो भनेको हामी अहिले सङ्क्रमण कालमा छौँ र यो सङ्क्रमण कालमा राजनीतिक अस्थिरताका कारणले गर्दाखेरि पनि यो कुराहरू बढी भएको छन् कि यस्ता घटनाहरूलाई धेरै प्राथमिकता दिएको छैन हामी सङ्कटकाल अन्त गर्ने नाममा सङ्कटकाल लम्ब्याउँदै गइरहेछौँ र संविधान निर्माण गर्छु भन्ने अभियानमा संविधान सभाको निर्वाचन गर्छु भन्ने अभियानमा हामी भएका हाम्रा मूल्य मान्यतालाई भत्काउँदै गएको अवस्थाले गर्दाखेरि पनि यो अवस्था आएको हो कृष्णजी अब यो दण्डहीनता र न्यायको कुरा गर्ने बित्तिकै तपाईँहरू जस्ता मानव अधिकार कर्मीहरू त्यही दस वर्ष युद्धको बेलाको कुरा र केही घटनाहरूलाई मात्रै उठाउनुहुन्छ अहिले अब तल्ला तहका नागरिकहरू जो न्याय पाउन सकेका छैनन् दिन प्रतिदिन न्याय महँगो हुँदैछ समय चाहिँ उमेर जाँदा पनि न्याय अदालतबाट फैसला नहुने अवस्था छ त्यो विषय चाहिँ कसले उठाइदिने एकदम गम्भीर प्रश्न गर्नुभयो निसन्देह के हुन्छ भने देशमा देश जुनसुकै अवस्थाबाट गुजिरहेको बेलामा पनि विद्यमान कानुनहरू हुन्छन् त्यो विद्यमान कानुनलाई व्यवहारमा कार्यान्वयन गर्ने काम राज्यको काम हो नेपालको न्यायालयको काम गर्ने शैलीमा भएको ढिलासुस्ती र अनियमितताका कारण कतिपय व्यक्तिले मृत्युको मुखमा पुग्ने बेलामा पनि न्याय नपाएको उदाहरणहरू धेरै छन् देशभरिका तीन तहका अदालतमा चौसाठी हजार दुई सय अडसाठीवटा मुद्दा विचाराधीन हुनुले पनि राज्यले नागरिकलाई समयमा न्याय दिन नसकेको प्रष्ट हुन्छ ढिलो न्याय दिनु भनेको न्याय नदिनु बराबर नै हो अझ अभियुक्तहरूले राजनैतिक संरक्षण पाउने र अदालतमा भ्रष्टाचार हुने कारणले पनि न्याय पाउन सकिएको छैन नेपालको न्याय प्रणाली गरिबका लागि काम लाग्दो नभएको गुनासो आइरहन्छ अदालतमा वकिलले बहस गर्दा लिने पैसा र ढिलो फैसला हुँदा पर्ने खर्चको भारले नेपालको न्याय प्रणाली ढिलो र खर्चिलो हुन आउँछ प्रधान न्यायाधीश मन्त्री परिषदको अध्यक्ष भएपछि सर्वोच्चका पाँच न्यायाधीशलाई भ्याइ नभ्याई काम छ अभियुक्तलाई राजनीतिक दलले संरक्षण दिने समस्या एकातिर छ भने अर्कोतिर बर्दीको बलमा सुरक्षाकर्मीहरूले पनि अपराध गरिरहेका छन् यस्तै छलफल र विचारको निष्कर्ष सहित हामीले साझा नेपालको